एन्टेना फाउन्डेसन नेपालको प्रस्तुति नेपाल चौतारी प्रस्तुता किरण नेपाल नमस्कार विविध विचारको मदानी नेपाल चौतारीमा तपाईँलाई स्वागत छ यो कार्यक्रम देशभरिका विभिन्न स्थानीय एफएम स्टेशनबाट प्रत्यक्ष प्रसारण भइरहेको छ नेपालका सबै ठाउँ अनि सबै नेपालीको विचार अटाउने नेपाल चौतारीमा आज हामीले रोजेको विषय हो कसरी होला सहमति हामीसँग टेलिफोन सम्पर्क माफ गर्नुहोला हामीसँग यहाँ स्टुडियोमा पाहुना हुनुहुन्छ राजनीतिक विश्लेषक पुरुषोत्तम दाहाल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 विद्यमान राजनीतिक गतिरोध हटाउन तीन प्रमुख राजनीतिक दलहरूको शीर्ष नेतृत्वले छलफल गरिरहेको छ गोप्य रूपमा भइरहेको छलफलमा शान्ति प्रक्रिया संविधान निर्माणका विवाद र नयाँ सरकार गठन मूल विषय बनेका छन् प्रधानमन्त्री माधव कुमार नेपालले राजीनामा दिनुभएको चार महिना बितिसकेको छ तर सरकार निर्माणकै विषयमा सहमति भएको छैन देशको बजेट ल्याउने विषयमा समेत दलहरू सहमत भएका छैनन् तर यही बीचमा शान्ति प्रक्रियाको एक पक्ष ए नेकपा माओवादीको लडाकुहरूले भारतीय माओवादीलाई सैन्य तालिम दिएको आरोप भारतले लगाएको छ यस्तो आरोपले शान्ति प्रक्रियामा के असर पर्ला सरकार नै गठन गर्न नसकेका दलहरूले बहालवाला सरकारलाई देशको बजेट ल्याउन नदिने अधिकार राख्छन् कि राख्दैनन् गोप्य शीर्ष वार्ताहरूमा शान्ति र संविधानका विषयहरूमा सकारात्मक प्रगति भएको भनाई कति विश्वसनीय छ शान्ति संविधान र सरकार गठनका विषय मा प्याकेजमै सहमति खोजिनुपर्ने तर्क पनि कतिको जायज छ यी लगायतका यावत प्रश्नहरू अहिले धेरैको मनमस्तिष्कमा उब्जिरहेको छ र आज पनि आज हामी यिनै प्रश्नहरूको सेरोफेरोमा कुराकानी गर्दैछौँ तपाईँ पनि सोह्र साठी शून्य एक तीन चार पाँच छ सातमा फोन गरेर आफ्नो विचार प्रश्नमा भोगाइराख्न सक्नुहुन्छ र मोबाइल प्रयोग गर्ने श्रोताले एसएमएस गर्न सक्नुहुन्छ एनसी टाइप गरेर स्पेस दिनुहोस् अनि आफ्नो प्रश्न वा विचार लेखेर पाँच पाँच शून्य शून्यमा एसएमएस गर्नुहोस् र हामी अब कुराकानी शुरू गर्दैछौँ राजनीतिक विश्लेषक पुरुषोत्तम दाहालसँग यहाँलाई स्वागत छ हस् धन्यवाद यो सहमति भन्ने शब्द अब झन्डै झन्डै यो नेपाली जिब्रोको अनिनाश्रित शब्द जस्तो भइसक्यो होइन न्यासरी सँगसँगै यो जर्जर पनि भइसक्यो मान्छेहरूलाई बडो निराश गराउने कुरा भइसक्यो सहमति शब्द सुन्ने बित्तिकै मान्छेहरूमा सहमति त आशा लाग्दो शब्द हो नि होइन अत्यन्तै राम्रो निष्कर्षका कुरा सहमतिका कुरा कति राम्रा छन् कति प्रिय छन् शब्द सुन्दा तर सुन्दा सुन्दा धेरै भए धेरै खाइयो भने पनि चिनी पनि तितो हुन्छ भन्छन् अर्थात् गुलियो धेरै खायो भने तितो हुन्छ रोग पैदा गर्छ त्यसले यो सहमतिको कुरा धेरै सुन्दा सुन्दा मान्छेहरूलाई यसले रोगी बनाउन लागेको छ नेपाली राजनीतिलाई रोग युक्त बनाउन थालेको छ भन्ने मलाई चाहिँ लाग्न थालेको छ जस्तो बिना निष्कर्ष सधैँ निष्कर्षका लागि बस्छन् बिना निष्कर्ष त्यो शब्दावली अहिले सबैले भन्छन् पहिले निर्णय पहिल्यै मान्छेहरू तयार भएर बसिसकेका हुन्छन् यसको अब अन्तिम के हुन्छ भन्दा बिना निष्कर्ष अनि अन्तिम के हुन्छ सहमतिको लागि बसेको भन्दाखेरि असहमति गरेर निस्कन्छन् सहमतिको लागि बस्छन् र असहमतिको लागि निस्कन्छन् अब यस्तो खालको राजनीतिक छलफल या राजनीतिक माहौल भएपछि यो शब्द आफैमा अप्रिय हुन थालेको जस्तो लाग्न थालेछ भनेपछि के यो शब्दले सार्थकता पाउने सम्भावना टर्दै गइरहेको होइन शब्दले सार्थकता भनेको त यही शब्द हो जुनसुकै जेसुकै जुनसुकै परिभाषा गरे पनि शब्दको वित्पत्ति अन्वय समन्वय जता गरे पनि आखिर यसको अर्थ भनेको एउटै हो सहमति नै हो तर मेरो बुझाइमा के हो भने अहिले जसरी सहमति शब्द उपहासको विषय हुन थालेको छ राजनीतिक सहमतिको लागि काम गर्ने राजनीतिक नेतृत्वहरूले जे देखाइरहनु भएको छ जस्तो मञ्चन गरिरहनु भएको छ त्यसले यो सहमति शब्दको उपहास हुन थालेको छ तपाईँको विचारमा अहिले भइरहेको जति जे जति घटनाक्रमहरू भइरहेका छन् ती सहमति खोज्नका लागि भइरहेका हुन् या आफ्नो पोजिसन क्लियर गर्नका लागि भइरहेका हुन् अब दुइटै कुरा हुन् मलाई के लाग्छ भने आफ्नो आफ्नो पोजिसन क्लियर भन्दा पनि मलाई के लाग्छ भने केही आधारभूत विषय छन् र त्यसलाई रणनीतिक आधारमा उपयोग गर्ने स्थिति देखिएको छ राजनीतिक दलहरूबाट एउटा त्यो देखिएको छ भने अर्को कुरा सहमतिको लागि पनि नै हो जस्तो अहिलेको जति जे छलफलहरू भइरहेका छन् बसाइ जस्तो छ त्यसले केही न केही एउटा सम्भावना एउटा निष्कर्ष निकाल्नको निम्ति हो दुवै कुरा हो भन्ने मलाई चाहिँ लाग्छ अब यो किन भेटिरहेको छैन यहीँनिर समस्या छ हेर्नुहोस् यसको मलाई चाहिँ लागेको कुरा के भने यो तहमा पुगेको छैन अहिले अहिले यो सबै पातमा बसेर छलफल चलाइरहनु भएको छ उहाँहरू जस्तो पातमा बसेर छलफल चलाएर जस्तो तपाईँले भित्र क्यान्सर लागेको छ बाहिर तेल घसेर त्यो क्यान्सर निको हुँदैन अहिले उहाँहरूको सम्पूर्णको ध्यान केमा केन्द्रित भएको छ भने भित्र लागेको रोगको तहमा पुग्नुभन्दा उहाँहरू बाहिर बसेर मालिस गर्ने काम गरिरहनु भएको छ शरीरलाई त्यति मात्रै हो पातमा बसेर काम गर्दै हुनुहुन्छ अहिलेको मलाई लाग्छ यो जडमा पुग्ने हो भने चाडा विषयहरूलाई ध्यान दिनुपर्छ मैले चाहिँ यसो विचार गरेको अब आफैले सञ्चार माध्यमहरू हेरौँ साथीहरूसँग छलफल गरौँ अरू बहसहरू सुनौँ सबैको निचोड र निष्कर्षमा अस्ति म केही दिन अगाडि यो नलपरासी चितवनतिर घुम्न पनि गएको थिएँ त्यहाँनिर मान्छेहरूसँग जो स्थानीय मान्छेहरूसँग जोसँग कुराहरू भए धेरै गफहरू भए छलफल भए त्यसका आधारमा मैले चाडा कुराहरूलाई निष्कर्षमा निकालेको छु एउटा कुरा त यो अहिले छिनोफानो गर्नुपर्ने निश्चित विषय के हो भने लोकतान्त्रिक प्रणाली भन्दा कोही पनि बाहिर जाँदैनौ र हामी कुनै पनि अर्को प्रणालीको खोजी गर्दैनौ भन्ने कमिटमेन्ट सबैसँग रहनुपर्छ अहिले पहिलो चुरो कुरा यो हो त्यसतिर छलफल केन्द्रित भएको छैन जस्तो भन्नुहोस् न माओवादी पार्टीले लोकतान्त्रिक प्रणालीलाई उपयोग गर्दै आफ्नो सत्ता कायम गर्ने या खोज्ने भनेर बहस गरेको गरेकै छ ऊ आफ्नो रणनीतिमा का एक प्रकारले भन्यो भने उसको अडान यथावत छ कहीँ पनि उसका दस्तावेजमा यही नै अब जस्तो एमाले काङ्ग्रेस जस्ता अरू पार्टीहरूले चाहिँ लोकतान्त्रिक प्रणालीलाई नै आफ्नो अन्तिम माध्यम बनाएका छन् उनीहरूले अन्तिम साधन राजनीतिक साधन बनाएर अनि मुलुकको विकास गर्ने या राष्ट्रियताको सम्वर्धन गर्ने भन्ने कुरा उनीहरूले बताएका छन् तर माओवादीले त्यो छैन विकल्प खुला राखेका छ र त्यो लोकतन्त्रको विरूद्ध लोकतन्त्रलाई उपयोग गर्दै आफ्नो विकल्प तयार गरेका छ एउटा समस्या त्यहाँनिर छ त्यो निष्कर्ष ननिस्केसम्म यो जटिलता जतिसुकै समाधानतर्फ गए पनि यो तदर्थ नै हुन्छ भन्ने मलाई लाग्छ दोस्रो कुरा मेरो बुझाइमा संघीयताको कुरा आइरहेछ संघीयताको कुरा अहिले जसरी हामीले पहिला एकदम नै चार वर्ष अगाडि संघीयताको कुरा मान्दाखेरि या स्वीकार गर्दाखेरि त्यो शान्तिको मूल्यमा भएको थियो सहमतिको मूल्यमा संघीयता सबैले स्वीकार गर्थे तर अहिले यो जातिवाद जातीयता र घृणाको कुराले संघीयताको विषयवस्तुलाई यस्तरी अप्ठ्यारोमा पारेको रहेछ गाउँ गाउँमा जाँदाखेरि त्यो कुरा बुझ्न सकिन्छ त्यसले गर्दा संघीयता एउटा सङ्गीन विषय भएर गएको छ जसमा कुनै पनि राजनीतिक नेतृत्व प्रवेश गर्न चाहँदैन प्रवेश गरे पनि आफ्नो शैलीमा मात्रै उनीहरू प्रवेश गर्न चाहन्छन् त्यो दोस्रो विषय मलाई लागेको यो सरकारको बजेटका यी अरू कुराहरू कुनै खास ठूला कुरा छैन तेस्रो कुरा अहिले एउटा गम्भीर प्रश्न उठेको छ गाउँमा जाँदा मैले अनुभव गरेको कुरा कि सामाजिक व्यवस्थाको कुरा जस्तो नेपाल धर्मनिरपेक्ष घोषित भएको छ यो चाहिँ दुई हजार त्रिसठी साल जेठ चार गते सायद घोषणा भएको त्यो जेठ चार गतेको घोषणापछि नेपालमा मान्छेहरूले के बुझ्यो भने राज्यको धर्म हुँदैन हुनु हुँदैन भन्ने सबैलाई लागेको छ हामी सबैले त्यो बाटो समात्यौं त्यसलाई स्वीकार गरेका छ यद्यपि त्यसका प्रक्रिया कति ठिक थिए वा बेठिक थिए भन्ने आफ्ना ठाउँमा बहसको विषय हुन सक्छ तर धर्मनिरपेक्षता हुनुको अर्थ के हो भने परम्परागत संस्कृति र धर्मका माथि आक्रमण हो कि होइन जस्तो अहिले के देखेको छ भने तपाईँले निरपेक्ष ढंगले चाहिँ एउटा धर्म मान्ने वा एउटा संस्कार मान्नेहरूमाथि प्रहार केन्द्रित भएको छ बौद्धिक रूपले पनि बहसमा छलफलमा लेखाइमा अनेक ढङ्गले यो सुरु भएको छ र त्यसका कारणले एउटा ठूलो समस्या खडा भएको छ नेपालमा धर्मनिरपेक्षताको अर्थ के धार्मिक स्वतन्त्रता हो कि अथवा धर्मनिरपेक्षताको अर्थ भनेको यहाँ रहिरहेको सामाजिक धार्मिक मान्यता र संस्कारहरूमाथिको तीव्र प्रहार र विचलन हो त्यो कुरा एउटा बहसमा जान थालेछ मलाई यो एकदम नै खतरनाक कुरा यो लागिराखेको छ अहिले समयमै सोच्नु जरुरी छ जस्तो तपाईँले औँलो ठड्याएर हिन्दू धर्मको विरुद्ध बोल्न धर्म धर्मनिरपेक्षताले दिन सक्छ कि सक्दैन जस्तो हिन्दू धर्मको विरुद्ध बोल्न पाइँदैन भने जस्तो क्रिस्चियनिटी अथवा बुद्धिस्ट अथवा इस्लामिक कुनै पनि धर्मको विरुद्ध बोल्न पाइँदैन धर्मनिरपेक्षताको अर्थ त्यो धार्मिक स्वतन्त्रता छ बोल्न पाइँदैन र आफ्नो आफ्नो ढङ्गले आफ्नो धर्मलाई सम्मान गर्ने पालना गर्ने स्वतन्त्र रहन्छ तर हाम्रोमा के देखियो भने धर्मनिरपेक्षताको अर्थ चाहिँ सिधै हिन्दू धर्ममाथि एट्याक गर्नुपर्ने अथवा त्यसका त्यसकामा अवलम्बन गर्नेहरूलाई चाहिँ कुनै पनि ढङ्गले पाखा लाउनुपर्ने भन्ने सोच विकास भएको रहेछ अहिले गाउँ गाउँमा बहस हुँदा तुरुन्तै एकैचोटि ब्राह्मणवादी हिन्दूवादी यस्तो कुराहरू उठ्न थाले रहेछन् त्यसले मान्छेहरूमा तीव्र विकर्षण पैदा गर्न थालेछ मैले यो खालि समस्यालाई उठाउन खोजेको यो समस्याको तहमा राजनीति नेतृत्व जान सकिरहेको छैन यो गम्भीर कुरा हो भोलिका दिनमा यसले ठूलो असर पार्छ भन्ने मेरो मान्यता छ र त्यो कुरा भनेको चाहिँ सम्बन्धको कुरा छ जस्तो यहाँ छलफलको अघि प्रश्नको रूपमा पनि उठिसकेका छ कि हामीले हिजोको दिनमा राज संस्था रौन्जेल नेपालमा राज संस्था रौन्जेल अथवा हिजो हजारौं वर्षदेखि रहिराखेको राज संस्थाहरूले एक ढङ्गको सम्बन्ध आफ्नो आफ्नो शैलीमा विकास गरे अन्तर अन्तर्राष्ट्रिय सम्बन्ध तर जब लोकतान्त्रिक गणतन्त्र स्थापना भयो त्यसको सम्बन्धको आधार के उत्तरतिर हाम्रो कुन ढङ्गको सम्बन्ध दक्षिणतिरको हाम्रो कुन ढङ्गको सम्बन्ध र ती दुईटा देशलाई नागेर हाम्रो कस्तो सम्बन्ध हुने भन्ने कुराको कतै पनि गृह कार्य भएन र जसले जे पाए त्यही गर्न थालेछ अहिले जस्तो तपाईँ भन्नुहोस् राजदूतमाथि सोलुखुम्बुमा जुत्ता प्रहार गरे माओवादी कार्यकर्ताहरूले के का नाउँमा भन्दा राष्ट्रिय स्वाभिमानको नाममा रमाइलो कुरा गरेको मैले त्यसपछि गएर रूपन्देहीमा चौकी आक्रमण भयो भारतीय नागरिकहरू आएर तर त्यसमा कोही पनि चुइक्क बोल्न सकेन किन यो के खालको कुरा हो एकातिर राष्ट्रिय स्वाभिमानको नाममा एउटा देशको त्यही देशको नागरिकलाई त्यहाँ एउटा प्रतिनिधिलाई त्यस्तो अपमान गरिन्छ अर्कोतिर आफ्नो देशमा चौकीभित्र प्रवेश गरेर त्यहाँ सही थियो कि गलत थियो आफ्नो ठाउँमा कुरा थियो तर त्यहाँ हुँदाखेरि कोही पनि बोल्न सक्दैन विचित्र मैले किन यो भन्दै यो कुरा उठाउँदैछु भने हाम्रो सम्बन्धको आधार के त्यसको त्यसैको कारणले डरले त्यहाँ कोही बोलेनन् भन्ने धेरैले अनुमान गर्न सक्छन् सामान्य कुरा हो सोलुको डरले रूपन्देहीमा कोही बोलेनन् भन्ने कुराको हामीले बुझ्न सक्ने कुरा हो अब यही सन्दर्भमा अहिले जटिलताहरू झन्झन दिनदिनै थपिन थालेका छन् अब यही प्रकरणमा लडाकुहरू छन् पूर्व लडाकुहरू हुन् सरकारको क्यान्टोनमेन्टमा बसिया छन् तर गजब के छ भने सुटुक्क र व्यक्तिगत रूपमा भनेर एउटा देशको भ्रमणमा जहाँ कि पासपोर्ट लिएर जानुपर्ने खुला सीमा भएको देशमा जाँदा थाहा हुँदैन तर पासपोर्ट लिएर जानुपर्ने देशमा जाँदाखेरि पनि कुनै चर्चा विचर्चा खास देशका बारेमा केही हुन सक्दैन भनेपछि मलाई लागेको कुरा के हो भने यो सम्बन्धको बारेमा पनि हामी स्पष्ट छैनौँ यो चाडा विषय हुन् अहिलेका मूल विषय भनेका यो विषयको छिनोफानो नगरेसम्म यो पातका सहमति मात्रै हुन्छन् र तदर्थ मात्रै हुन्छन् भन्ने मलाई लाग्छ यो विषय राजनीति नेतृत्व थाहा नभए विषय होला र मलाई लाग्दैन उहाँहरूलाई थाहा छैन भन्ने कुरा त कसरी भन्नु यत्रो त्यत्रो विशेषज्ञ विद्वानहरू हुनुहुन्छ उहाँहरू अत्यन्त बुद्धिजीवी किन प्रवेश गरिरहनु भएको छ तर मलाई के लाग्छ भने एउटा कुरा किनजी तपाईँसँग यहीँ बस्दा अस्ति एकचोटि छलफल भएको म यहाँलाई स्मरण गरौँ हामीले अहिलेको सरकारको प्रधानमन्त्री माधव कुमार नेपालको सरकारको राजीनामा गर्ने कुरामा जुन तीन बुधे सहमति भयो जेठ चौध गते समयसीमा थप्ने क्रममा राजीनामाको कुरा उठ्यो र सहमति भयो हामीले त्यही बेलामा एउटा कुरा उठाएको थियौँ यही टेबलमा बसेर हामीले के भन्यो भने सबैभन्दा पहिला प्रधानमन्त्रीको राजीनामा माग्नुभन्दा पहिला तपाईँहरूले कसको नेतृत्वमा र कुन पार्टीको नेतृत्वमा सरकार बनाउने त्यो निश्चित गरेपछि प्रधानमन्त्रीको राजीनामा गराउनुहोस् र मात्रै सजिलो बाटो हुन्छ भनेर भनेका थियौँ तर त्यो बेला के भयो भने पाँच दिनभित्रमा हामी राष्ट्रिय समितिको सरकार गठन गर्छौं दुई घण्टा पनि हामीलाई लाग्दैन भनेर राजनीतिक नेतृत्वले भन्यो तर आज पाँच महिना पुग्यो नेपालमा काम चलाउ सरकार छ त्यही बेलामा हामीले भनेका थियौँ कि लामो समयसम्म नेपालमा यदि तपाईँले अहिले प्रधानमन्त्रीबाट माधव कुमार नेपालले राजीनामा गर्नुभयो भने यो लामो समयसम्म काम चलाउ सरकार रहन्छ है तपाईँले होस गर्नुहोस् हामीले भन्यौँ तर उहाँहरूले मान्नु भएन अब यहीँबाट छुट्याउनुहोस् कि उहाँहरू कति बुद्धिमान हुनुहुन्छ हुनुहुन्न मेरो मैले भनेको यति मात्रै कुरा हो तर म चाहिँ उहाँहरू बुद्धिजीवी नै हुनुहुन्छ भन्ने मेरो मान्यता छ यो कुरा सोच्नु भएको होला भनेर सोचौँ किन किन तपाईँले भने यो पात पातमा सहमति किन भइरहेको छ त पात पातमा सहमतिको प्रयास किन भइरहेको मैले उहाँहरू भित्र पस्नै चाहनुहुन्न यो विषय जान सक्नुहुन्छ अहिलेको बेलामा ल यो विषय यो बारेमा निश्चित गर्न भनेर कोही बस्छ माओवादी तयार हुनुहुन्छ लोकतन्त्रको विकल्प हामी खोज्दैनौँ भनेर तयार हुनुहुन्छ उहाँहरू बस्न बस्दै बस्नुहुन्न लोकतन्त्र विकल्प चाहिँ हामी खोज्दैनौँ भन्ने कुरामा बस्न उहाँहरू तयार हुनुहुन्छ तयार हुनुहुन्न समस्या नै रहेछ संघीयताको प्रश्नमा मेरो बुझाइमा के हो भने स्वीकार गरे पनि उहाँहरू कोही पनि यसरी एकदमै गहिरोसँगले जान तयार हुनुहुन्न कुनै ढङ्गको अवस्था आउला र त्यसलाई अलिकति पन्छाउने काम सकिन्छ कि भन्ने उहाँहरू पन्छाउन सकिन्छ कि स्थितिलाई भन्ने कुरामा मात्रै उहाँहरूको ध्यान केन्द्रित छ समाज व्यवस्थाको बारेमा आज जे कुरा भइरहेछ त्यसको बारेमा उभिएर उहाँहरू चर्चा गर्न सक्नुहुन्छ राजनीतिक नेतृत्वले त्यो चर्चा गर्न सक्छ मलाई लाग्छ यस्ता कुराहरू र सम्बन्धकै बारेमा पनि मेरो बुझाइमा एउटा विशेषज्ञको टोली बनाएर उनीहरू मार्फत किनभने राजनीतिक नेतृत्व सर सबै कुरा ज्ञाता हुन सक्दैन राजनीतिक नेतृत्व यी सबै विषयमा मैले भने यो चारैवटा विषयहरूमा राजनीतिक नेतृत्व ज्ञाता नहुन सक्छ चारै विषयमा विशेषज्ञहरू राखेर उहाँले छलफल गर्नुभयो भने मलाई लाग्छ छलफलको एउटा आधार खडा हुन सक्छ त्यो अवस्थामा उहाँहरूले एउटा निष्कर्ष निकाल्न सक्नुहुन्छ तर समस्या के हो भने उहाँहरूसँग त्यो राजनीतिक इच्छा शक्ति छ कि छैन उहाँहरू सबै केमा केन्द्रित हुनुभएको छ भने सत्ता लिने शक्ति बाँडफाँड गर्ने र खाने रमाइलो कुरा त्यति मात्रैमा उहाँहरू त्योभन्दा बढी अर्थात् मुलुकलाई ठट्टाको विषय बनाउँदै हुनुहुन्छ राजनीतिक प्रक्रियालाई उहाँहरू ठट्टाको विषय बनाउँदै हुनुहुन्छ र आफ्नो स्वार्थसँग जोडेर मुलुकको परिवर्तनलाई हेर्दै हुनुहुन्छ अहिले हामीले भन्नुपर्ने अवस्था यो आएको छ यसमा सोह्र डोलो सबै राजनीतिक दलहरू पर्छन् होइन सोह्र डोलो भन्नेमा केही कमो बेसी होला जस्तो कसैको अन्ठानब्बे प्रतिशत होला कसैको अस्सीमा होलान् कोही चालिसमा होलान् कोही पाँचमा होलान् कोही एकमा होलान् आज एकदेखि सहयोग गर्ने शून्यले पनि सहयोग गरिरहेको हुन्छ अङ्कगणितमा सबभन्दा ठुलो भूमिका जिरोको हुन्छ शून्यको हुन्छ त्यस्तै अहिले जस्तो भनौँ न अहिलेको राजनीतिमा सबैभन्दा अब यसलाई आरोप नठान्नु होला अहिलेको राजनीतिमा शून्य भूमिका लिएर एमाले बसिरहेछ यत्रो ठुलो दल तटस्थ भन्छ नि उसले एमाले बसिरहेको छ उसको भूमिका कम छ भनेर कसैले कल्पना गर्छ जिरो बनाएर बसेको छ ऊ जिरो भएपछि त ऊ जताबाट पनि घुमाइदिनु सक्छ जिरो ठाउँमा बस्नाले अहिलेको बेला भन्यो भने त्यसैले मेरो बुझाइमा कुनै न कुनै रूपको भूमिका सबैको छ हामीसँग के श्रोताहरू हुन्छ टेलिफोन सम्पर्कमा ढाकाराम लामिछाने हुनुहुन्छ चितवन टाढीबाट ढाकारामजी नमस्कार नमस्कार छोटकरीमा आफ्नो कुरो राखिदिनुहोस् न मलाई चाहिँ के लाग्छ भन्दाखेरि मलाई एकदम नेताहरूको यो एसी चेसको पालो आइसक्यो जस्तो मलाई लाग्दछ र नेताहरूले हामीलाई धेरैचोटि धोका दिइसके जनतामा यति ठुलो निराशा छ मलाई त लाग्छ यो संविधान बनेर पनि केही हुनेवाला छैन यी नेताहरूलाई बाइस तोपको सलामी दिनु पऱ्यो छातीमा हेर्नुहोस् त्यसपछि शीर्षस्थ नेताहरूलाई चाहिने बाइस तोपको सलामीले तिमीहरूले धेरै काम गर्यो भनेर छातीमा दिएर अनि त्यसपछि यी सबैलाई मारेपछि मात्रै यो देशमा केही धन्यवाद ढाकारामजी हामी निकै हिंसातिर गयौँ आनन्दराम पौडेल हुनुहुन्छ हेटौँडाबाट आनन्दरामजी नमस्कार आनन्दरामजी उहाँसँगको टेलिफोन सम्पर्क टुटेको छ वीरबहादुर पुमा राई हुनुहुन्छ खोटाङ पौवासेराबाट वीरबहादुरजी नमस्कार नमस्कार छोटकरीमा आफ्नो कुरो राखिदिनुहोस् न आजको अतिथिज्यूलाई पनि हस् नमस्ते हजुर यो सहमति शब्द भन्ने कुरा खासै नराम्रो कुरा त थिएन तर वर्तमानको यो समयमा सहमति भन्ने शब्द घृणाको दृष्टिकोणमा तुलना गर्न थालिएको छ कारण विविध राजनीतिक दलहरूको कारणले गर्दा व्यवहारले नेपाली जनताहरूले कसरी सुख पाउने देशमा कहिले विकास हुने प्रधानमन्त्री माधव नेपालले राजधान दिनुभएको छ महिना भइसक्यो देशमा अहिलेसम्म प्रधानमन्त्री को हुने अझैसम्म पनि कसैले थाहा छैन के कारणले हो आजको अतिथिज्यूलाई छोट धन्यवाद अर्का एकजना श्रोता हुनुहुन्छ कमल घरती हुनुहुन्छ दाङबाट कमलजी नमस्कार छोटकरीमा आफ्नो कुरो राखिदिनुहोस् न विगत लामो समयदेखि नेपालका राजनैतिक दलहरू बीचमा राजनैतिक सहमति हुन सकेको छैन तपाईँको विचारमा सहमतिको हल कहाँ अड्किएको छ र अब यो नेपालको राजनैतिक गतिरोध अन्त्य गर्न के कस्ता पहलहरू अगाडि सार्नुपर्छ धन्यवाद चिन्ताहरू जायज छन् चिन्ताहरू उठेका छन् होइन केही जवाफहरू त अगाडि पनि आइसकेको होइन पहिला पनि मैले केही कुराहरू राखेँ हाम्रो छलफलको क्रममा किरणजीसँगको छलफलको क्रममा उठिसकेका छ तर एउटा कुरा चाहिँ म चितवनबाट जसले कुरा राख्नु हो ढाकारामजीले त्यो कुरासँग चाहिँ म एकदम नै एकदम नै असहमत छु कि मान्छे मारेर समाधान खोज्ने नेताहरूलाई सिद्ध्याएर समाधान खोज्ने भन्ने यो अत्यन्तै भनौँ न यो उत्तेजनापूर्ण कुरा हो यस्ता कुराहरू एकदम नै निन्दनीय कुरा हो यस्ता कुराहरू हामीले सोच्नु हुँदैन यद्यपि मान्छेहरूको मनमा आक्रोशहरू आउँछन् तर यस्ता कुराहरूलाई हामीले बढावा दिनु हुँदैन भन्ने मेरो चाहिँ तर्क छ हामीले समाधान खोज्नुपर्छ र सबै मान्छे बाँचेर समाधान खोज्नुपर्छ मरेर समाधान खोज्नेतिर जानु हुँदैन भन्ने अथवा मारेर समाधान खोज्नुपर्छ भन्ने कुरातिर हामी जानै सक्दैनौँ र सम्भव नै हुँदैन यो यहाँसँग निवेदन गरौँ त्यसपछि राईजीले पनि एउटा कुरा गर्नुभयो र घरतीजीले पनि दाङबाट अर्को कुरा गर्नुभयो उहाँहरूको भावनासँग हामी एकदम नै सहमत छौँ तर जहाँसम्म सहमतिको सूत्र के हुनसक्छ भन्ने कुरा भन्नुभयो अब सूत्र ठ्याक्कै भन्दा हामीले त उहिले भन्यौँ पालो पालो गरेर भए पनि गर्नु तिन चारवटा विकल्पहरू हामीले खडा गरेका थियौँ त्यस बेलामा भन्यौँ हामीले कि तपाईँहरू दुई दुई महिना तिन तिन महिना प्रधानमन्त्री ठूला पार्टीहरूले लिनुहोस् र समाधान खोज्नुहोस् एउटा भन्यौँ दोस्रो कुरा त प्रधानमन्त्री र नेतृत्वको निश्चित गरेपछि प्रधानमन्त्रीको राजीनामा माग्नुहोस् भन्यौँ हामीले त्यस बेलामा पनि यो कुरा भन्यौँ त्यसपछि यदि तीन दलबाट नेतृत्व हुँदैन भने साना दलहरूलाई नेतृत्व सुम्पिएर संविधान बनाउनेतिर ठूला दल लाग्नुहोस् पनि भन्यौँ विकल्पहरू यिनै हुन् अब योभन्दा बाहिर गएर अरू अहिले तत्कालका विकल्पहरू हामीले खोज्न सक्ने अवस्था छैन तपाईँले देशभरिका विभिन्न स्थानीय एफएम स्टेशनहरूबाट प्रत्यक्ष प्रसारण भइरहेको नेपाल चौतारी सुन्दै हुनुहुन्छ नेपाल चौतारी एन्टेना फाउन्डेसन नेपालको उत्पादन हो आज हामी कसरी होला सहमति भन्ने विषयको सेरोफेरोमा कुराकानी गर्दैछौँ नेपाल चौतारीमा तपाईँ पनि आफ्नो विचार प्रश्न वा भोगाई हामीलाई राख्न सक्नुहुन्छ फोन गर्नु सोह्र साठी शून्य एक तिन चार पाँच सौ सातमा वा एसएमएस गर्न पनि सकिन्छ एनसी टाइप गरेर स्पेस दिनुहोस् अनि आफ्नो प्रश्न वा विचार लेखेर पाँच पाँच शून्य शून्यमा एसएमएस गरिदिनुहोस् हामी कुराकानी गरिरहेका छौँ राजनीतिक विश्लेषक पुरुषोत्तम दाहालसँग दालजी यो जस्तो सहमति भन्ने शब्दका बारेमा त अलिअलि चिरफार गरियो तर मूलत अहिले सबैले जानी आएको कुरा चाहिँ के हो भनेदेखि चाहिँ नि शान्ति प्रक्रिया संविधान निर्माण र सत्ता साझेदारी यो तीनटा कुरामा कुरा नमिलेर चाहिँ यो व्यापक निष्कर्षविहीन वार्ताहरू छलफलहरू चलिरहेका छन् अब शान्ति प्रक्रियाको एउटा पक्षधर माओवादी अलिक तात्तातो विषयमा जाउँ न माओवादी शान्ति प्रक्रियाको एउटा पक्षधर माओवादीमाथि के आरोप लाग्दै आएको छ अर्को पक्षले पनि यसले शान्ति प्रक्रियालाई प्रधानता दिएन प्राथमिकता दिएन शान्ति प्रक्रिया टुङ्ग्याउनु पर्ने गरिकन टुङ्ग्याएन एकातिर भनेदेखि अर्कोतिर स्वयं माओवादी शान्ति प्रक्रियामा रहेको माओवादीका विभिन्न क्रियाकलापहरूमाथि व्यापक प्रश्न र आरोपहरू लाग्न थाल्यो तपाईँले अहिले भर्खरै मेन्सन गर्नुभयो लडाकुहरू बिना पर्मिसन विदेश भ्रमणमा पुगे होइन त्यसै गरी अहिले भर्खरै छिमेकी देश भारतले आरोपै लगाएको छ कि भारतमा क्रियाशील भारतीय माओवादीहरूलाई नेपाली माओवादीहरूले तालिम दिएको यद्यपि त्यो तालिम दिएको कुरालाई लिएर माओवादीबाट पनि असाध्यै कडा प्रतिवादका कुराहरू आएका छन् त्यति ती प्रतिवादमाथि पनि फेरि प्रतिवादहरू भएका छन् होइन स्वयं एकजना माओवादी नेताले भनेको यो नेपाली सेनाको कर्तुत हो भनेर भनेको कुरालाई चाहिँ नि माओवादीको अध्यक्षले खण्डन गर्नुभएको छ होइन मिडियाबाट त्यो सुनिएको छ तपाईँले कसरी लिनुभएको छ यो सबै कुराहरूलाई अनि सबैभन्दा पहिलो कुरा त राजनीतिक अविश्वासको कुरा हो हेर्नुहोस् हिजोका दिनमा माओवादीका पछाडि धेरैवटा शक्तिहरू या तत्त्वहरू जोडिएका थिए त्यसमध्ये भारतको पनि उनीहरूलाई कुनै न कुनै कोणबाट उदारतापूर्वक उनीहरूलाई स्पेस दिने काम भएको थियो र भारतमा बसेर उनीहरूले धेरै काम गरेका थिए र त्यस कारणले नाली बेली सायद भारतको सुरक्षा निकाय नहुने भन्ने कुरा छैन प्रत्यक्ष त अहिलेको सन्दर्भमा माओवादीहरूले भारतका माओवादीहरूलाई तालिम दिए भन्ने प्रशिक्षण दिए भन्ने जुन रिपोर्टको बारेमा चर्चा छ वास्तवमा यो आफैमा एउटा गम्भीर कुरा हो नेपालको सुरक्षाको सन्दर्भमा यो खतरा पनि हो किनभने यो आरोप नेपालको सार्वभौम र सुरक्षाको स्थितिलाई हेर्ने हो भने वास्तवमा खतरनाक छ भन्ने मलाई चाहिँ लाग्छ यो हो कि होइन त्यस कारणले सरकारले गम्भीर भएर यसलाई फाइन्ड आउट गर्नुपर्छ जहाँसम्म ए माओवादीको कृत्यको कुरा छ यसो हेर्दाखेरि उहाँहरू भरपर्दो कहिले हुन सक्नु भएन जसलाई पनि उपयोग गर्दै जाने रणनीति उहाँहरूले भन्नुभयो तपाईँले सशस्त्र हिंसाको सन्दर्भमा लोकतान्त्रिक शक्तिहरूका गला निमुर्दै उहाँले दरबारसँग साझेदारी गर्नुभयो के का नाम हो भन्दा गणतन्त्रको निम्ति गजब के छ भने गणतन्त्रको मिसनमा दरबारलाई राज संस्थालाई सहयोगी बनाएर उहाँहरू हिँड्न पनि तयार हुनुभयो उहाँले जसलाई जहाँनिर जे अवसर पाउनुहुन्छ र पार्टीभित्रको अन्तर्विरोधलाई पनि उहाँहरूले उपयोग गर्नुभयो गिरिजाप्रसाद विरुद्ध शेरबहादुर शेरबहादुरको विरुद्ध गिरिजाप्रसाद अर्कोतिर एमाले भित्र पनि उहाँहरूको त्यही हो वामदेवको विरुद्ध फलानु फलानुको विरुद्ध अर्को यसै गरी उहाँहरूले जानुभयो र जजललाई जहाँ जहाँ अन्तर्विरोधहरू भेटाउनुभयो उपयोग गर्दै जानुभयो त्यो सन्दर्भमा उहाँहरूको भर नभएको हुनाले मेरो विचारमा यो प्रश्न उठेको छ अहिले जस्तो अब हिजै भन्नुहोस् न हिजोकै कुरा गर्ने हो भने पनि माओवादीको सेनासम्म नै हेरिरहनु भएको वर्षमान पुन्जीले सिधै एकदम खुलम खुला भन्नुभयो पूर्वी पृथनाले तयार पारेको प्रतिवेदन त्यो आर्मी हेडक्वार्टरमा आयो र त्यसले सरकारलाई भन्यो र त्यो रिपोर्ट चाहिँ इन्डियन गभर्मेन्टसँग गयो र त्यसका आधारमा हाम्रा विरुद्ध यो षड्यन्त्र भयो भनेर उहाँले आरोप लगाउनु भयो तर हिजो फेरि अध्यक्षजीले के भन्नु होइन है होइन सेनालाई हामीले भनेकै होइनौँ सेनालाई हामीले कुनै पनि हालतमा मुस्ने हाम्रो इच्छा छैन चाहना पनि होइन यो र संलग्न पनि छैन भन्ने हामीलाई लाग्छ भनेर उहाँले भन्नुभयो अब त्यसो हो भने हामीले यहीँनिर प्रश्न गर्नुपर्छ के वर्षमान पुनमाथि प्रचण्डजीले एक्सन गर्न सक्नुहुन्छ किनभने उहाँले यत्रो गम्भीर आरोप लगाउनु नेपालको सेनाको विरुद्ध यो रिपोर्ट बनायो भनेर त्यसो हो भने यदि होइन भन्ने उहाँलाई लाग्छ भने प्रचण्डले कि वर्षमानजीलाई कारवाही गर्नु पर्यो कि प्रचण्ड त्यसो भए सेनालाई सहयोग गर्दै हुनुहुन्छ भनेर वर्षमानजीले भन्नु पर्यो एउटा कुरा त हुनु पर्यो नि त त्यसैले उहाँहरू दुइटै कुरालाई उपयोग गर्दै हुनुहुन्छ वर्षमानको कुरालाई लिएर उहाँहरू अरू शक्तिसँग उता इन्डियासँग उहाँहरू आफ्ना कुराहरू प्रतिरक्षा गर्ने प्रयत्न गर्दै हुनुहुन्छ भने नेपाली सेनालाई फगाउने काम प्रचण्डजीले गर्दै हुनुहुन्छ अर्थात् उहाँहरू जतिखेर पनि दोहोरो रणनीतिमा सँगसँगै कुदिरहनु भएको हुन्छ एउटा नेताले एउटा कुरा भने अर्को नेताले अर्को कुरा भने त्यस यो प्रश्न जटिल भएर उठेको छ सँगसँगै दुईटा कुरा पनि जोडिएका छन् जस्तो योसँग मेरो बुझाइमा चाहिँ के हो भने जस्तो लडाकुहरू माओवादीका पूर्व लडाकुहरू भन्छु म तिनीहरूलाई तिनीहरू चीनको भ्रमण गरेर आए किन चीनमा जानु पर्यो लडाकुहरू किन पठाउनु पर्यो किन जानु पर्यो त्यसको लगत्तै अध्यक्षजीहरू जानुभयो त्यसको लगत्तै र कृष्णबहादुर महराको टेप प्रकरण बीचमा सार्वजनिक आयो त्यसै त भएन यी सबै सेलाका विषय छन् तर कहीँ न कहीँ सक्रिय त होला नि यी विषयहरू सायद मलाई लाग्छ इन्डियाले यो विषयलाई गम्भीरतापूर्वक लिएको हुनसक्छ त्यस्तै गरेर एउटा सांसद प्रकरण भयो सबैले बिर्सिराखेको कुरा एउटा रामकुमार शर्मा प्रकरण भयो त्यो प्रकरण पनि सार्वजनिक भएर आयो अब त्यो प्रकरण पनि के हो भन्ने कुरा अझै फाइन्ड आउट हुन सकेको छैन त्यस्ता अनेक जटिलताहरू छन् जो ए माओवादीसँग जोडिएर आएका छन् र अहिलेको सन्दर्भमा जो तालिम दिएको कुरा मलाई चाहिँ के लाग्छ भने अब व्यक्तिगत रूपमा है ए माओवादीका मान्छेहरू गएर तालिम दिँदैन भन्ने त किन कुरा हुन सक्दैन भने संसारभरि यस्ता कुराहरू चलिराखेका हुन्छन् तर जस्तो लस्करे तैबासँग जोडेर आयो भन्ने जुन कुरा छ मलाई चाहिँ त्यो चाहिँ लाग्दैन किनभने माओवादीहरू भनेको यो हो यस्तो खालको फन्डामेन्टलिस्टहरूसँग निकट हुने शक्ति होइन सामान्य सिद्धान्तको हिसाबले भन्यो भने हुन चाहिँ कस्तो पनि घटना घटेको छ भने अफगानिस्तानको प्रकरणमा कति स्मृतिमा छ अफगानिस्तानमा यो अलकायदाको कुरा या तालिबानहरूको कुरा उठ्दाखेरि जब अमेरिकनहरू आए त्यसको खिलाफमा माओवादीहरूले वक्तव्य जारी गरेका छन् र अलकायदा र तालिबानलाई समर्थन गरेका छन् त्यो बेलामा त्यस कारणले यस्तो हुँदैन भन्ने त सकिँदैन है अनेक रणनीतिहरू हुन सक्छन् तपाईँले भनेको जस्तै उपयोग मलाई के लाग्छ भने लक्ष्य लस्करे तोइबाहरू जस्तोहरूसँग चाहिँ जोड्नु गलत नै हुन्छ ठिक छ सैद्धान्तिक रूपमा जोड्नु गलत हुन्छ भनेर धेरैले माओवादी बाहेकका व्यक्ति वा शक्तिहरूले पनि यो कुरामा चाहिँ नि यो त हुन नसक्ला भनेर बेनिफिट अफ डाउट माओवादीहरूलाई दिएका छन् तर तपाईँले नै अघि भन्नुभयो कि जहाँ गणतन्त्र प्राप्तिको लागि राष्ट्र संस्थालाई साथमा लिने माओवादीले यो हदसम्मको उपयोगिता उपयोगितावादी रणनीति लिन सक्छ होइन लिन सक्ने सम्भावना छ तर अहिले नेपालको सन्दर्भमा हेर्ने हो भने अब माओवादीहरू चुनावमा आइसकेका छन् केही नभए पनि पार्सियली डेमोक्रेटिक त भएको छ नि आंशिक रूपमा प्रजातान्त्रिक लेजिटिमेट शक्ति शक्ति त हो नि त जनताबाट अनुमोदित शक्ति त हो नि चुनावबाट गएको शक्ति हो अरू जसरी गरी छन् त्यसै गरी पुगेको शक्ति हो उनीहरू दिनदिनै उद्घाटनका क्रममा जान्छन् भाषण गर्छन् माला पहिराउँदै हिँड्छन् सार्वजनिकमा अबिर जात्रा गर्दै हिँड्छन् अब त्यस्तो खालको शक्तिहरू यस्ता भूमिगत शक्तिहरूसँग मिलेर केही त्यो पनि अन्तर्राष्ट्रिय शक्तिहरूसँग मिलेर केही गर्दै होलान् भनेर भन्नु र अनुमान गर्नु चाहिँ अलिकति गाह्रो कुरा होला तर मलाई के लाग्छ भने हेर्नु नि त यदि हामीले तपाईँले ठिक कुरा भन्नुभयो कि माओवादी पब्लिकली पिपुलबाट लेजिटिमाइज भएको शक्ति भइसकेको छ होइन यो राष्ट्रलाई चाहिँ नेतृत्व गरिसकेको शक्ति भइसकेको छ देशको संविधान विधायिकाभित्र चाहिँ सबभन्दा ठुलो शक्तिको रूपमा रहेको छ अब यति ठूलो शक्तिलाई भोलि फेरि पुनः राष्ट्र हाँक्न सक्ने अवस्थामा आउन सक्ने शक्तिलाई छिमेकी अत्यन्तै अन्यनासी सम्बन्ध भएको छिमेकीले यो हदसम्मको आरोप लगाउनुको पछाडिको कारण चाहिँ के होला मलाई लाग्छ माओवादीको त्यही अविश्वसनीय धार अविश्वसनीय व्यवहार जस्तो मैले अघि भने नि सोलुमा गएर चाहिँ आफ्नो राजदूतको विरुद्ध जुन उहाँहरूले जुत्ता प्रहार गर्नुभयो त्यो त स्वाभाविक रूपमा त्यो अरू हो भने म यही कुरा पाकिस्तानमा इन्डियन एम्बेसेडरलाई भएको भए के हुन्थ्यो होला युद्ध हुन्थ्यो दुईटा पक्षको बिचमा युद्ध नै हुन्थ्यो होला ओषणै हुन्थ्यो होला जेसुकै हुन्छ भनेर गर्थे किनभने यो त ठूलो राष्ट्रिय मर्यादाको प्रश्न उठ्छ जस्तो भोलि नेपालको एम्बेसेडरलाई दिल्लीमा भाइदेवी मानिनु दिल्लीमा जुत्ता प्रहार इन्डियनहरूले गर्यो भने त्यो बेलामा माओवादीहरूले के गर्छन् त्यो बेला यहाँ जुलुस निकाल्न ननिकाल्न लड्न त हामी सक्दैनौँ होला दोस्रो कुरा हो तर हाम्रो ढङ्गको प्रतिरक्षा त सुरु गर्छौँ नि त उहाँहरू त्यसै इमोसनमा आएर राष्ट्रिय स्वाभिमानका नाममा जथाभावी गर्न थालेपछि के हुन्छ मलाई लाग्छ इन्डियाले त्यो कुरा पनि गरेको होला र अर्को कुरा यो पनि होला नि त जस्तो हिजोका दिनमा हिजोका धेरै परिघटनाहरूमा इन्डियाको बडो निकटतम दृष्टिकोण माओवादीमाथि थियो जस्तो माओवादीहरूको सशस्त्र हिंसाको दौरान त्यति मात्रै होइन डाक्टर बाबुराम भट्टराई र प्रचण्डको बीचको मतभेदको सन्दर्भमा पनि उहाँहरूको दृष्टिकोण थियो भन्ने मलाई लाग्छ कतै न कतै पुगिराखेका थियो भन्ने र त्यसपछि बाह्र बुधे सहमति गराउनुभन्दा पहिलाको जुन अवस्थामा माओवादी पुगेका थियो जस्तो बाबुरामजीलाई सिधै लगेर जुन विदेश विभाग प्रमुख फेरि बनाउने काम भयो कारवाहीबाट मुक्त गरेर त्यस त्यो अवस्थामा पनि कतै न कतै उनीहरूलाई थाहा थियो केही जानकारीहरू थियो होला भन्ने मेरो अनुमान छ म एकदमै स्पष्टता भन्न सक्दिनँ तर थियो होला भन्ने अनुमान हामी गर्न सक्छौँ त्यही सन्दर्भमा उनीहरूले र त्यस बेलामा के उठ्यो भने नेपालको सरकारले एउटा गम्भीर आरोप के लगाएको थियो भने रोल्पातिर आएर ट्रेनिङ दिनेहरू चाहिँ इन्डियन माओिस्टहरू छन् अथवा इण्डियातिरका मान्छेहरू छन् भनेर नेपालको गभर्मेन्टले त्यो बेलामा भनेका पनि थियो सार्वजनिक रूपमै भनेका पनि थियो सायद यी सबै कुराहरूलाई जोडेर अहिलेको सन्दर्भमा र माओवादी जति इन्डियाको विरूद्ध तीव्र प्रहार गर्दैछ जस्तो खास गरेर सोलु घटना एउटा ठुलो मलाई लाग्छ एउटा माइलस्टोन हुनसक्छ भोलि नेपाल भारतको सम्बन्धको लागि त्यो बारेमा अहिले नै हामी केही भन्न सक्दैनौँ तर भोलिका दिनमा हुन सक्ने सम्भावना छ दीर्घकालमा त्यसको ठूलो प्रभाव पर्छ भन्ने मेरो मान्यता छ त्यसका आधारमा उनीहरू मूल्याङ्कन गर्दैछन् कि सायद र माओवादीलाई अलिकति अलिकति अलिकति कस्ने अथवा अलिकति फरक गर्ने भन्ने कुरामा लागेका हुन् कि र अर्कोतर्फ के पनि हो भने नेपालमा चीनको सम्बन्ध एउटा नयाँ ढङ्गले विकास हुन थालेको छ हिजोका दिनमा राज संस्था थियो सबै कुरा उनीहरू त्यहाँ आएर टेक्थे अहिले राज संस्था उनीहरूको टेक्ने ठाउँ छैन समाप्त भयो त्यो समाप्त भएपछि चीन पनि हेर्दैछ नेपालमा पार्टनर एउटा सही को हुनसक्छ र आफूले यहाँ आएर आफ्ना स्वार्थको भारी बिसाउने ठाउँ कहाँ हुनसक्छ भनेर उसले खोज्दैछ र सम्भवतः ऊ माओवादीमा त्यो तस्विर देख्दैछ उसले सेनामा हेर्दै होला त्यो तस्विर माओवादीमा हेर्दै होला त्यो तस्विर अरूमा खासै छैन मेरो बुझाइमा यो दुईटालाई शक्तिको रूपमा हेरेको हुनाले मेरो बुझाइमा के हो भने जब चीनले त्यसरी आफ्नो भोलि भारी बिस्याउने ठाउँको रूपमा माओवादीलाई हेर्दैछ भन्ने लागेपछि सायद इन्डियाले यो कुराहरू अगाडि सारिराख्या होला त्यो पनि हुनसक्छ केही श्रोताहरूले एसएमएस मार्फत आफ्ना विचारहरू र प्रश्नहरू राख्नु भएको छ तर धेरै प्रश्नहरूका जवाफ त आइसकेका छन् मोहन पौडेल पाल्पाबाट भन्नुहुन्छ के यो समयमा दलहरू जिम्मेवार भएर अगाडि बढेका छन् त भन्दाखेरि पुरुषोत्तमजीले छैनन् भन्ने खालको चाहिँ <laughs> आशयको चाहिँ दिइसक्नु भएको छ खडग मिश्र दमकबाट जब नेपालमा दलहरू सहमतिको नजिक पुग्छन् तब भारतले आफ्नो डिप्लोमेटिक पोलिसी चेन्ज गर्छ किन होला भनेर सोध्नुहुन्छ र अर्को एकजना श्रोता हुन्छ बेगम थापा कोलपुर बाँकेबाट नेपालमा हाल सरकार छैन संविधान र कानून छैन अनमिन छिटे जाँदैछ बजेट छैन अब पनि सहमति नभए देश कता जाला त नाम ठेगाना दिनुभएको छैन पाँच तारे होटलभन्दा गरिबको छाप्रोमा सहमति खोज्नुपर्छ भन्नुहुन्छ एकजना श्रोता आरके समालले भन्नुहुन्छ जसको ठेगाना छैन सत्ताको भागवण्डामा लिप्त पार्टी र नेता विरूद्ध जनता आन्दोलन उत्रने सम्भावना बढ़िरहेको छ यी भए केही श्रोताहरूको जिज्ञासा आफ्नो विचार प्रश्नहरू केही श्रोताहरू टेलिफोन सम्पर्कमा पनि हुनुहुन्छ बेसिकली म यो खड्ग मिश्र दमकले सोध्नु भएको प्रश्नमा चाहिँ म केन्द्रित एकछिनपछि हुनेछु अहिलेलाई रमेश यादव हुनुहुन्छ बाह्रबाट रमेशजी नमस्कार रमेशजी उहाँसँगको टेलिफोन सम्पर्कमा केही समस्या आएको छ हेलो अर्का एकजना श्रोता हुनुहुन्छ कृष्णलाल श्रेष्ठ हुनुहुन्छ म्याग्दी बेनीबाट कृष्णलालजी नमस्कार उहाँसँगको टेलिफोन पनि हजुर केही प्राविधिक समस्या आएको छ के भारतले आफ्नो डिप्लोमेटिक पोजिसन चेन्ज गरे हो खडग मिश्रजीले भने जस्तै तर मलाई के लाग्दैन भने नेपालमा जब चाहिँ आन्तरिक सहमति हुन खोज्छ त्यस बेलामा भारतले वा अरूले आफ्नो नीति परिवर्तन गर्छन् भन्ने कुरा चाहिँ ऐतिहासिक तथ्यहरूबाट पुष्टि हुँदैन बरु जुन जुन बेलामा मतभेदहरू ज्यादा हुन्छ त्यो बेलामा उनीहरूले आफ्ना नीतिलाई रणनीतिक रूपमा अगाडि सारेको देखिन्छ तपाईँले सामान्य हेर्नुहोस् न आजभन्दा साठी वर्ष पहिलादेखि त्योभन्दा पहिला नजाउँ दुई हजार सात सालमा जब कन्फ्लिक्ट भयो नेपालमा पावर र पिपुलको बीचको त्यो बेलामा भारतको रणनीति अर्कै भएर गयो नीति अर्कै भएर गयो सत्तर सालको घटनासँग जोडेर आउने भने अर्कै फरक ढङ्गले गयो त्यस्तै छयालिस सालको नीति हेर्ने भने पनि फरक ढङ्गले गयो र त्यसपछि सशस्त्र आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिहरू र दुई हजार बैसठी त्रिसठीको जनआन्दोलनको पृष्ठभूमि र त्यसपछिका अवस्थामा पनि उसका नीतिहरू फरक भए किन भयो भने समग्रमा यसो हेर्दाखेरि घटना घटनामा फरक फरक नीति देखिएका छन् त्यो आफ्ना ठाउँमा छ तर समग्रमा हेर्ने हो भने भारतको नेपाल नीति भनेको जहिले पनि एउटै हुन्छ त्यो भनेको नेपाल केन्द्रित नीति हुँदैन त्यो भनेको भारत केन्द्रित नीति हुन्छ उसले यसमा कतै पनि परिवर्तन गरेको हुँदैन कुनै पनि देशले आफ्नो देश केन्द्रित नीति बनाएको हुन्छ जहिले पनि चीनले पनि आफ्नो देश केन्द्रित नीति नेपालले भारतको नेपाल केन्द्रित नीति बनाएको हुन्छ बनाएको हुन्छ नेपालले त्यही गर्छ नेपालले पनि आफ्नो नीति बनाउँदा यहीँनिर हामी कतै न कतै कमजोर भएको कुरा के हो भने नेपालले जहिले पनि आफू केन्द्रित नीति बनाउन सकेका छैन जहिले पनि अरूलाई दाइने देवले हेरेर मात्रै आफ्नो नीति निर्धारण गर्नुपर्ने या निर्धारण गर्नुपर्ने अवस्था हुन्छ त्यसैले उहाँले भनेका कुराहरू हेर्दाखेरि सशस्त्र हेर्दा के हो भने सहमति न नजिक पुगेको अवस्थामा होइन रणनीतिक रूपले असहमतिहरू विकास भएको बेलामा नीतिहरू रणनीतिक रूपले नीति परिवर्तन भएको देखिन्छ तर समग्रमा के हो भने एउटै नीति छ र त्यो भारत केन्द्रित नीति छ जसले पनि गर्ने कुरा त्यही हो अब ठुलो देश भएको भए सायद हामीले पनि त्यही कुरा गर्थ्यौँ होला त्यो त आफूले पो बचाउन सक्नु पर्यो आफूले पो बनाउन सक्नु पर्छ यसलाई अझ अझ बुझिने भाषामा भन्दाखेरि चाहिँ नि अहिले भर्खरै ओबामा भारत आए संसदमा स्पिच दिए जय हिन्द भने त्यो जय हिन्द चाहिँ अमेरिकी स्वार्थको लागि भने भने सही हो त्यो थोरै त्यहाँ इन्डियाको हितको लागि भने हो भने जसले पनि बुझ्ने कुरा थियो होइन ठिकै छ खडकजीको कुरामा केही उहाँले राम्रै कुरा गर्नुभयो किनभने एकजना अर्का श्रोता हुन्छ प्रेमजी हुनुहुन्छ रूपन्देहीबाट हाम्रो देशका नेताहरू समय र संविधान नभएर अन्तर्राष्ट्रिय तहबाट पाउने सहयोगको पछि दौडन्छन् कुनै बेला त्यो सहयोग रोका भए के होला भन्नुहुन्छ एनिवे यो चाहिँ अलिकति अलि भेग प्रश्न भयो जस्तो लाग्छ मलाई भन्दा पनि यस्तो हो अब हाम्रो सहयोग नभई त अब देश चल्दै चल्दैन अहिलेको अहिलेको अन्तर्राष्ट्रिय व्यवस्था अथवा देशीय अन्तर्देशीय सम्बन्ध भनेको के हो भने आत्मनिर्भर पनि होइन परनिर्भर पनि होइन परस्पर निर्भर भएको सम्बन्धको कुरा हो अहिले त्यस कारणले हाम्रो हाम्रो मात्रै आवश्यकता हामीलाई मात्रै आवश्यकता हुँदैन कि हाम्रो पनि आवश्यकता कुनै न कुनै बिन्दुमा रहन्छ जस्तो केही नभए पनि हिमाल चढ्न आउनुपर्ने आवश्यकता त छ नि अर्थ केही नभए पनि हामीसँग हिमाल हेर्न आउनुपर्ने बाध्यता त छ नि अन्तर्देशीय मनुष्यहरूलाई त्यस कारणले त्यसरी हामीले हेर्नुपर्छ अर्थात् परस्पर निर्भर आजको सम्बन्ध हो त्यस कारणले नेपाललाई अब कुनै कसैले सहयोग गर्दैन कि या हुँदैन कि भन्नेतिर त लाग्नु हुँदैन यो परस्पर निर्भरतामा आधारित सिद्धान्त अहिलेसम्म स्थापित छ अन्तर्राष्ट्रिय सम्बन्धको विश्लेषण गर्ने हो भने आत्मनिर्भर त कुनै पनि देश छैन अमेरिका पनि छैन चीन पनि छैन इन्डिया पनि छैन र परस्पर निर्भर नै हो अहिलेको भनेको परनिर्भर भनेको पुरै परनिर्भर देशहरू छन् केही जस्तो अफगानिस्तान अहिले परनिर्भर जस्तै देखिएको छ उसको बजेट नै बाहिरबाट उसको जम्मै छ त्यस कारणले केही परनिर्भर देशहरू छन् तर यो भनेको क्षणिक कुरा हो जस्तो परनिर्भरता भनेको क्षणिक कुरा मात्रै हुन्छ तदर्थ समाधान मात्रै हुन्छ होइन भने अहिलेको अन्तर्राष्ट्रिय सम्बन्ध भनेको परस्पर निर्भरकै हो त्यसैले हामीले नेपाल नेपालको सन्दर्भमा हेर्दा पनि भोलि पनि परस्पर निर्भर नीति नै हुने हुनाले हामीलाई त्यत्रो ठूलो संकट चाहिँ भोगिहाल्नुपर्छ जस्तो मलाई लाग्दैन अब तपाईँले अघि भने कुरामै जाउँ सुरुमा जुन चारवटा विषय उठाउनु भएको थियो बेसिकली आम मानिसले बुझेको चाहिँ नि तीनटा विषय शान्ति प्रक्रिया संविधान निर्माण सत्ता साझेदारी यसमा दलहरू केन्द्रित छन् त्यसमा पुग्न अथवा त्यसमा स्पष्टता आउन के अरे त्यो कुरालाई हल गर्नको लागि तपाईँले भने अनुरूपको चारवटा विषयहरू होइन लोकतन्त्र सङ्घीयता सामाजिक सम्बन्ध र विदेश नीति यो चारवटा कुरामा स्पष्ट नभइकन दलहरू यो तीनवटा कुरालाई हल गर्न सक्दैनन् हल गरे पनि यो तदर्थ मेरो मलाई मलाई लागेको कुरा के हो भने यो तिनटै कुरा के हुन् भने पछि भएका कुरा एउटा एउटा माथिल्लो पङ्क्तिका कुरा हुन् बाहिर देखिने कुरा हुन् अब एउटा कुरा भनिदिनुहोस् न ल ठिक छ अब यसलाई क्याटेगोरिकली भने हामी कहाँ एउटा अलिक समस्या के पनि भइरहेको छ स्पष्ट नभइदिने होइन यो आरोप मिडिया बौद्धिक जगतलाई लाग्ने गरेका छ होइन तपाईँको विचारमा चाहिँ नि यो सम्पूर्ण स्पष्टता आउन नसक्नुमा दोषी को मूल दोषी को अरे मूल दोषी भनेको अहिलेको सन्दर्भमा दुईटा पक्ष छन् हेर्नु स्पष्ट जसले लोकतन्त्रलाई स्वीकार गर्छ त्यो अलिक कम दोषी छन् तिनीहरू चाहिँ साना सा, साना कुराहरू मात्रै छुन उनीहरूको विषयवस्तु भनेको मेरो बुझाइमा सत्य साझेदारीका कुरा अथवा शान्तिका कुरा संविधान निर्माणका मात्रै कुरा होलान् पद्धतिमा उनीहरूको विवाद छैन पहिलो कुरा त्यसकारणले जसले लोकतन्त्रलाई पूर्ण आफ्नो मानेको छैन जस्तो खास गरेर मैले त एकदम नै यसलाई क्याटेगोरिकली भन्दा एमाओवादीले लोकतन्त्रलाई पूर्ण रूपमा स्वीकार गरेको छैन उसले दोहोरो तेह्रो कुरा गरिरहेछ लोकतन्त्रको कुरामा यद्यपि उसले सम्झौता गरेका छ सहमति गरेका छ दस्तावेजहरू छन् शान्ति प्रक्रियाको अब भोलि भन्नुहोस् न आज अब पर्सि पाँच गते नै पुग्छ वृहत शान्ति सम्झौता गरेको उनीहरूले अस्ति चार वर्ष पुग्छ त्यस्तो अवस्थामा कमसेकम उसले यो म लोकतन्त्र भन्दा बाहिर जान नभन्ने कुरा उसका आफ्ना दस्तावेजदेखि सबै कुरा पुष्टि गर्ने हो भने एउटा नयाँ आधार खडा हुन्छ पहिलो उसको अब जहाँसम्म दोस्रो कुरा छ अरू राजनीतिक दलहरूको कुरा जस्तो नेपाली कङ्ग्रेस र हिमालय अरू पार्टीहरू पार्टी बढ्न अझै समय लाग्छ कोही क्षेत्रीय पार्टी जस्तो देखिएका छन् कोही केही देखिएका छन् उनीहरूले पूर्ण राजनीतिक आकार ग्रहण गर्न अझै सकेको छैन अर्थात् राष्ट्रले अब आवश्यकता पूरा गर्ने गरी केही ठाउँमा केही पुवालहरू भर्ने काम त ती दलहरूले गर्छन् तर राष्ट्रको सिङ्गो आवश्यकतालाई पूरा गर्न उनीहरूलाई समय लाग्छ यद्यपि साना दलहरू पनि भोलि राष्ट्रिय दल भएर नेतृत्व गर्न सक्छन् नसक्ने भन्ने कुरा छैन तर मूल कुरा के हो भने अरू दलहरू अरू दलहरूको पनि एउटा समस्या छ जस्तो माओवादी लडाकुहरूको समायोजन गर्ने क्रममा माओवादी लडाकुहरू समायोजन गर्न चाहँदैन यिनीहरू बाध्य पार्न सक्दैन यिनीहरूलाई पनि शङ्का यिनीहरूलाई के लागिरहेको छ भने उनीहरू आए पनि सबै तहस नहस हुन्छ बिग्रिन्छ भन्ने लागिरहेछ मलाई लाग्छ उनीहरू यो ठाउँमा चुकेका छन् त्यस कमजोर भूमिका यो माओवादी लडाकुहरूलाई हेर्ने दृष्टिकोणमा चाहिँ अरू दलहरू पनि कमजोर छन् भन्ने मेरो मान्यता छ र उनीहरूले आफ्नो स्ट्यान्ड पनि गुमाएका छन् यस मामलामा जस्तो जसरी माओवादीका पूर्व लडाकुहरूमा लगे गएर प्रचण्ड गएर बहस गर्छन् तिनीहरूलाई मिटिङमा बोलाउँछन् अरू पार्टीको नेताहरू किन जानु जान्छौँ हामी त्यहाँ भन्दैनन् गएर किन त्यहाँनिर गएर निरीक्षण नगर्ने उनीहरूले पनि त पाउनुपर्छ भनेर बस किन चलाउँदैन एकचोटि नेमेकिपाको अध्यक्षले यो कुरा उठाउनु भएको थियो नारायण विजुसीजीले तर अरू कोही चुप लागे किनभने यो त माओवादीकै हो भनेर छोडिदिएको छ के ती लडाकुहरू भोलि राष्ट्रको सुरक्षा संयन्त्र या अन्य स्थापित भयो भने ती अरू दलका मान्छेका लागि चाहिँ हुन सक्दैनन् हुनुपर्ने हो नि त त्यो ढङ्गले त्यो बाटोमा अरू जान सकेका छन् अर्थात् उनीहरू पनि कन्फ्युजनमा छन् हेर्नुहोस् यो माओवादीलाई हेर्ने दृष्टिकोणमा उनीहरू पनि कन्फ्युजनमा छन् अनि कतिपय व्यवहारमा उनीहरूको पनि अलिकति अलिकति दृष्टिकोण देखिएको छैन स्पष्ट जस्तो मैले अघि भने संहिताको बारेमा कसरी जाने जस्तो शान्ति प्रक्रियाको सन्दर्भमा क्याटेगोरिकल्ली कुन कुन बुँदाबाट पहिलो चरणबाट जाने उनीहरूसँग पनि दृष्टिकोण छैन त्यो दृष्टिकोणहीनताले नै गर्दाखेरि शान्ति प्रक्रियामा उल्लेख भएका तिनवटा कुराहरू आज पनि पेन्डिङ भइरहेछ जस्तो सत्य तथ्य आयोग कमसेकम यो त डेमोक्राटहरूले अरू दलले बनाए हुन्थ्यो नि त त्यसका निम्ति पहल गरे हुन्थ्यो नि बनाउनु न उहाँहरू अनि त्यसै अल्झाएर राख्नुहुन्छ बेपत्ता सम्बन्धी आयोग त अहिले नै अहिलेकै सरकारले गठन गरेर भइहाल्थ्यो नि कुन ठुलो कुरो थियो र त्यस्तै गरेर तपाईँको अन्तर्राष्ट्रिय फौजदारी अदालतको कानूनलाई रोम विधानलाई हामी भन्छौँ त्यसलाई अहिलेको यो डेमोक्रेटिक गभर्मेन्टले स्वीकार गरे भए यी धेरै समस्यालाई जटिलताहरूलाई पन्छाउन एउटा कानुनी बाटो मिल्थ्यो उहाँहरू पनि कन्फ्युजनमा हुनुहुन्छ कसरी अगाडि बढ्ने भन्ने कुरामा त्यस्तै गरेर समाज व्यवस्थाको कुरामा उहाँहरू आफै कन्फ्युजनमा हुनुहुन्छ सङ्घीयताको बारेमा उहाँहरू आफै कन्फ्युजनमा हुनुहुन्छ भन्दाखेरि केही भाग अंश त मूल चाहिँ मलाई लाग्छ जसले लोकतान्त्रिक प्रणालीको विकल्प खोज्छ अर्को पद्धति खोज्छ मूल दोषी त्यो हुन्छ मूल जिम्मेदार त्यो हुन्छ बाँकी अरू कुराहरूमा अरू पनि उत्तिकै देखिन्छ मलाई लागेको कुरा है अब यो व्यक्तिगत कुरा हो यसमा सहमति असहमतिको आफ्नो ठाउँमा कुरा छ बाधे बाधे जायते बोध भन्छन् होइन छलफल गर्दै पुगिन्छ कार्यक्रमको अन्त्यतिर आइसक्यौँ हामीले नेपालमा जति बेला यो वैधान विधानको बाटो मान्ने वैधानिक बाटो मान्ने र नमान्ने भन्ने कतिपय अवस्थामा हामीले राजनीतिक सहमतिका आधारमा कतिपय कुराहरू तय गरेको तर पछिल्लो समयमा चाहिँ के देखिया छ भने धेरै कुराका लागि राजनीतिक सहमतिको मात्र बाटो अङ्गीकार गर्ने गरिएको छ त्यसमा माओवादीले तपाईँले लोकतान्त्रिक पद्धतिमै माओवादीमाथि प्रश्न चिन्ह उठाइसक्नु भएको छ माओवादीले त्यो वैधानिक बाटोलाई चाहिँ नि क्रस गर्ने त भइ नै गयो तर अरू दलहरू पनि त माओवादी सँगसँगै लतारिएर अगाडि मैले त्यही भने उहाँहरू कन्फ्युजनमा हुनुहुन्छ त मैले अघि भने नि अवैधानिक बाटाहरूलाई अगाडि सार्दै माओवादी आफ्नो बाटोमा जान प्रयत्नशील छ उनीहरूले त भनेकै छन् यो संसदीय व्यवस्था आजको चुनाव संघर्षका एक रूप हुन् एक चरण हुन् भनेर त व्याख्या गरिरहेको बाबा उनीहरूले लुकाएको छैन यी कुराहरूलाई स्पष्टसँगले नलुकाइकन आफ्ना कुराहरू प्रस्तुत गर्दै गएको छ तर त्यही त्यही बाटोमा घिसिँदै अरू दलहरू पनि गइरहेछन् परिवर्तनको मुख्य एजेण्डामा चाहिँ उनीहरू प्रवेश गर्न सकेका छैनन् तर अरू गलत कुराहरू जस्तो अरू अरू बाटाहरू समात्ने कुरामा चाहिँ माओवादी सँगसँगै जस्ता उनीहरू पनि देखिरहेका छन् त्यसैले केही कमोवेश दोषको भाग त उहाँहरूमा पनि पर्छ अरू दलहरू पनि पर्छ मैले बुझेको चाहिँ कुरा त्यही हो शान्ति र लोकतन्त्रका लागि राजनीतिक परिवर्तनसँगै नेपाली राजनीतिक शक्तिहरू र जनताले संघीयता धर्मनिरपेक्षता लगायतका विषयहरू स्वीकार गरेका हुन् परिवर्तनका जिम्मेवार प्रमुख दलहरू आफ्ना दृष्टिकोण स्थापित गर्न भन्दा पनि सत्तालाई प्राथमिकतामा राखेर छलफल गरिरहेका छन् शान्ति र संविधान जस्ता लामो समयका विषय स्थापित गर्ने प्रयासमा नेपालका छिमेकीहरूको चासो हुनु पनि स्वाभाविक हो विदेशी चासो भन्दा आन्तरिक आवश्यकता सम्बोधन गर्ने क्षमता र आठ दलहरूले देखाए भने मात्र जनताको अपेक्षा अनुसार दलहरू सहमतिमा पुग्न सक्नेछन् आज हामीले कसरी होला भन्ने सहमतिको विषयको सेरोफेरोमा हामीले कुराकानी गर्यौं हामी कुराकानी गर्दैथ्यौँ राजनीतिक विश्लेषक पुरुषोत्तम दाहालसँग यहाँलाई धेरै धेरै धन्यवाद हस् धन्यवाद हामीलाई धेरै श्रोताहरूले फोन गर्नुभयो तपाईँको उत्साहका लागि धेरै धेरै धन्यवाद हामी नेपाल चौतारीको अन्त्यतिर आइसकेका छौं नेपाल चौतारी देशभरिका विभिन्न स्थानीय रेडियो स्टेशनसँग सहकार्य गरी एन्टेना फाउन्डेशन नेपालले उत्पादन गर्छ यो कार्यक्रम देशभरिका विभिन्न स्थानीय एफएमबाट प्रत्यक्ष सुन्न सकिन्छ भोलि बिहान आठ बजेर दस मिनटसम्मका लागि नेपाल चौतारीको उत्पादन टोलीसँगै म किरण नेपाल पनि विदा हुन्छु नमस्कार